अँधेरी कालो रात मिठो कल्पना उड्दैछ पुष्पको विमान यो स्लोगनसँगै आज पनि तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि यतिखेर कार्यक्रम मुटुदेखि मुटुसम्म लिएर रेडियो सर्भर बयानब्बे शून्य पाँच मेगा अनि W W W dot radio server dot com dot एनपीबाट संसारैभर तपाईँको मुटुसम्म पुग्ने चेष्टाका साथमा आइसकेको छु कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्म आउने गर्छ हरेक मङ्गलबार राति नौ पन्ध्रदेखि दस बजीसम्म र तपाईँका मनभित्रका कुराहरू साँच्चै नै जब जब अँध्यारो रात बढ्दै जान्छ तब आफ्नो मान्छेको एकदमै बढी याद आउँछ आफ्नो मान्छे कहाँ छ होला के गर्दै होला सधैँ आफ्नो मान्छे आफूसँगै भइदियो भने यस्तै इच्छाहरू हाम्रो मनमा सदैव आइरहन्छ तर हामीले चाहेको जस्तो सधैँ त हुन सक्दैन हामीले चाहेको जस्तो सधैँ कहाँ पुरा हुन सक्छ र तर पनि तपाईँको मनमा उब्जिएका ती भावनाहरूलाई सुटुक्क तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने चेष्टा हामीले गर्ने गर्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्मको माध्यमबाट र तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ र कमेन्ट पनि गर्न सक्नुहुन्छ फेसबुक मार्फत हामीलाई कमेन्ट गरेर पनि धेरै साथीहरूले कमेन्ट मार्फत सन्देशहरू पठाइरहनु भएको छ र आज मैले पोस्ट चाहिँ गरेको छैन एकैछिनमा पोस्ट गर्छु सकेसम्म आज तपाईँको फोन कल पनि लिने कि भन्ने इच्छा थियो तर एक्लै छु त्यसैले तपाईँको फोन कल लिन सक्दिनँ र अलिकता आज एसएमएस सर्भरले पनि दुःख दिइरहेको छ एसएमएस सर्भर खुलेको छैन फेसबुक चाहिँ खुलिरहेको छ तपाईँको लागि पोस्ट म एकैछिनमा गर्छु र सकेसम्म तपाईँको एसएमएस सर्भरमा प्राप्त भएका एसएमएसहरूलाई लिन्छु अहिले साथ दियो भने र साथ नदिएमा तपाईँको लागि मोबाइल नम्बर प्रोभाइड गर्दैछु यतिखेर तपाईँ मोबाइल नम्बरमा एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि तपाईँले अरू केही लेख्नु पर्दैन यम यम लेख्नुहोला यम यम लेखेर तपाईँको सन्देश नाम र ठेगाना लेखेर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँ रेडियो सर्भरको एसएमएस सर्भरबाट एसएमएस पठाउने प्रयास गर्दै हुनुहुन्थ्यो होला तर अलिकति एसएमएस सर्भरले दुःख दिएको कारणले गर्दाखेरि मैले फोन नम्बर प्रोभाइड गर्दैछु फोन नम्बरमा तपाईँले एसएमएस गर्न सक्नुहुन्छ दुईवटा यम यम यम लेखेर एउटा स्पेस छोड्नुहोस् त्यसपछि नाम ठेगाना र सन्देश लेखेर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा एसएमएस गर्दै गर्नुहोला र फेसबुक मार्फत कमेन्ट गर्दै गर्नुहोला W W W dot Facebook dot com slash radio server पेजमा गएर म पोस्ट चाहिँ एकैछिनमा गरिहाल्छु र तपाईँ भने एसएमएस र कमेन्ट गर्दै गर्नुहोला एसएमएस गर्नको लागि मैले तपाईँलाई आज जानकारी गराएँ अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर एसएमएस गर्नुहोला अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अहिलेको लागि भने यो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि शरारत किसी से मोहब्बत किसी से दुपट्टा दुपट्टा सरक रहा है मेरा दिल धड़क रहा है दुपट्टा सरक रहा है मेरा दिल धड़क रहा है एकपट्टा सडक रहायो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा सदा झैँ म छु तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका एसएमएस सन्देशहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने चेष्टा गरिरहेको छु र सकेसम्म आज कल लिन्छु भन्ने सोचेको थिएँ तर कल लिन पाइनँ मैले तपाईँलाई जानकारी गराइसकेको छु आज एसएमएस सर्भरले पनि अलिकति दुःख दिइरहेको छ एसएमएस सर्भर खुलिरहेको छैन जस कारणले गर्दाखेरि तपाईँले एसएमएस सर्भरमा पठाउनुभएका एसएमएसहरू पनि मैले पढ्न पाएको छैन दुःखका साथ भन्नुपर्छ र त्यसको विकल्पको रूपमा मैले तपाईँलाई फेसबुक र एसएमएस गर्नका लागि मोबाइल नम्बर दिएको छु तपाईँ फेसबुक मार्फत कमेन्ट गर्न चाहनुहुन्छ भने W W W dot Facebook dot com slash radio server पेजमा गएर हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ एसएमएस गर्न चाहनुहुन्छ भने अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँ कल गर्न सक्नुहुन्छ अन्ठानब्बे दुई एसएमएस गर्न सक्नुहुन्छ माफ गर्नुहोला मैले कल भन्दाखेरि कतिपय साथीहरूले कल गर्नुहोला र फेरि अझ गाह्रो पर्छ किन भन्दाखेरि मोबाइलबाट लिँदाखेरि अझ त्यति राम्रो पनि नसुनिने अवस्थाहरू हुन्छ हाइब्रिडबाट फोन कलबाट लिएको जस्तो चाहिँ हुँदैन त्यसैले साथीहरू अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा यम यम लेख्नुहोस् र त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा एसएमएस गर्न सक्नुहुन्छ यतिखेर थुप्रै साथीहरूको एसएमएस आइसकेको छ पहिलो एसएमएस पढ्न चाहन्छु म हाई दादा it's me Sonu from Makwanpur भैँसेबाट खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ अवश्य पनि हजुरको एन्ड हाउ आर यु मे त म त स्याड छु रे के भन्नुभएको छ धेरै स्याड चाहिँ नहुनुहोला Sumi ji thank you so much तपाईँको एसएमएसको लागि उहाँले अगाडि लेख्नु भएको छ किनकि मेरो आमा लास्टै बिमारी हुनुहुन्छ एन स्वास्थ्य लाभको कामना गर्छु चाँडै ठिक हुनु आमा भन्न चाहन्छु एन्ड अल माई बेस्ट फ्रेन्डहरूलाई मिस यु डियर्स भन्दै छुट्टिन्छु okay bye good night take care भन्नुभएको छ thank you so much Sonu ji तपाईँको एसएमएसको लागि आमा बिरामी हुनुहुँदो रहेछ आमाको केयर गर्नुहोला आमा भन्दा ठुलो ममता हाम्रो जिन्दगीमा अरू कसैले पनि छर्न सक्दैन आमा नै हो जिन्दगीमा सबैभन्दा बढी माया गर्ने निस्वार्थ माया गर्ने कोही व्यक्ति छ भने त्यो आमा हो आमाभन्दा पछिका सम्बन्धहरू पनि हामीलाई प्रघाट लाग्छ हाम्रो मुटुको आफ्नो मान्छे हाम्रो जिन्दगीको आफ्नो मान्छे जीवन पनि साथी साँच्चै नै आमा को जति स्नेह होला या नहोला तर आमालाई जति माया गर्छौँ त्यत्तिकै माया हामीले आफ्नो जीवनसाथीलाई पनि गर्न सक्नुपर्छ आमा र जीवनसाथी आमाको लागि जीवनसाथी त्याग्ने जीवनसाथीको लागि आमा त्याग्ने यो कुरा चाहिँ हामीबाट कदापि हुनु हुँदैन आमा साँच्चै नै भगवान् हुन हाम्रा लागि आमालाई हामीले माया गर्नैपर्छ र यसमा कुनै दुई मत नै छैन र आफ्नो मान्छेलाई पनि हामीले माया गर्न सक्नुपर्छ thank you so much Sonu ji तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस पढ्न चाहन्छु यतिखेर एसएमएस छ हाई चन्द्र दाजु सन्चै खाना भयो त चन्द्र दाजु भन्नुभएको छ खाना भइसकेको छ मि दुखी सबिन मुक्तान फ्रम हेटौँडा छब्बिसबाट अल न्यू फ्रेन्ड्सहरूलाई बिर्सेको छैन मिस गरिरहेको छु miss you and love you so much भन्न चाहन्छु है चन्द्र दाजु okay bye good night Chandra दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि साथी दुखी सबिन भन्नुभएको छ सबिनजी धेरै दुखी नहुनुहोला म बारम्बार कार्यक्रमबाट भन्ने गर्छु त्यसै गरी अर्को एसएमएस छ हाई दादा म विमला बल फ्रम हेटौँडा छब्बिस नकौलीबाट दादा मेरो मुटुको धड्कन डीलाई I love you and I miss you भन्दै यु uh, उक तिमी कहाँ हो प्लिज हिजोदेखि एसएमएस आएको छैन प्लिज एसएमएसमै एसएमएस मी भन्दै छुट्टिन्छु भन्नुभएको छ thank you so much Bimla ji तपाईँको यो एसएमएसको लागि र साथीहरूलाई जानकारी गराउँ यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्च र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँका एसएमएसहरू आज एस एसएमएस सर्भरमा आएको गडबडीको कारणले गर्दाखेरि मैले चार चार दुई दिनमा प्राप्त भएका एसएमएसहरू लिन पाएको छैन दुःख नमान्नुहोला तपाईँका थुप्रै एसएमएसहरू त्यहाँ पनि आएका होलान् मैले पढ्न पाएको छैन र त्यसको विकल्पमा तपाईँलाई डब्लु मैले एउटा फोन नम्बर दिएको छु फोन नम्बर रहेको छ अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले हामीलाई एसएमएस गर्न सक्नुहुन्छ सुरुमा यम यम लेख्न चाहिँ नभुल्नुहोला र कमेन्ट गर्न सक्नुहुन्छ W W W dot radio Sarowar dot com dot NP माफ गर्नु होला यसमा चाहिँ तपाईँ लाइभ सुन्न सक्नुहुन्छ W W W dot Facebook dot com slash radio server पेजमा गएर तपाईँले हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र आजदेखि रेडियो सर्भर एक वर्ष पुरा गरेर दोस्रो वर्षमा प्रवेश पनि गरेको छ परीक्षण प्रसारणको नियमित प्रसारण भने फागुन दुई गतिदेखि भएको थियो त्यसैले हामी फागुन दुई गते चाहिँ वार्षिक उत्सव मनाउनेछौँ र यतिखेर तपाईँका एसएमएसहरू आएका छन् अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा थुप्रै एसएमएसहरूको लाम देखिरहेको छु म यतिखेर एसएमएस हाई दादा के छ म उही अभागी एक्लो युनिसाथिङ आजको सन्देश निष्ठुरी मनिषजीलाई सफलताको कामना र आत्मा आत्मा एसपी अभिषेक अविरल प्रेमी कुमार एन्ड अमित मोक्तानलाई I love you and I miss you भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच युनिसाजी तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसहरू पढ्न पाऊँ सदैव यही अपेक्षा गर्छु थुप्रै साथीहरूको एसएमएस र कमेन्टहरू आइरहेका छन् एसएमएस गर्नका लागि नम्बर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र आज एसएमएस सर्भरले दुःख दिएको कारणले गर्दाखेरि तपाईँको लागि यो नम्बर दिएको छु मैले र एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी comment W W W dot Facebook dot com slash radio server पेजमा गएर कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर अर्को एसएमएस पढ्न चाहन्छु एसएमएस लेख्नु भएको छ साथीहरूले फोन पनि गरिरहनु भएको छ यो मिसकल चाहिँ नगरिदिनु होला प्लिज साथी तपाईँ सुनिरहनु भएको छ भने मलाई पनि तपाईँको एसएमएस पढ्नलाई अलिक गाह्रो हुन्छ त्यसैले एसएमएस मात्र गर्नुहोला फोन नगर्नुहोला एसएमएस गर्नुभएको छ नमस्ते चन्द्र दादा मि भैँसे आठ नयाँ गाउँदेखि सुमन नेगी सुमन नेगी अनि के छ दादा हजुरको खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ दादा किन एसएमएस पुरा आउँदैन कति धेरै लेखेर पठाउँछु यति भन्दा आधीभन्दा आउँदैन किन हो हजुरले यसो विचार गर्नु पर्यो है अनि माई अल फ्रेन्ड्सलाई गुड नाइट भन्दै छुट्टिन्छु ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच साथी तपाईँलाई यो एसएमएसको लागि नयाँ गाउँदेखि भैँसी आठ नयाँ गाउँदेखि हामीलाई एसएमएस गर्नुभएको छ र सुमन नेगेजीले सुमनजी के गर्ने यो एसएमएस सर्भरमा कहिलेकाहीँ त्यस्तै हुन्छ कतिपय साथीहरूको लामो एसएमएस पनि आइरहेको हुन्छ कतिपयको एक सय साठी क्यारेक्टरको एसएमएस पनि आउँदैन त्यसैले आज चाहिँ तपाईँलाई सजिलो भइरहेको होला एसएमएस सर्भरले दुःख दिएको छ एसएमएस सर्भरले दुःख दिएको कारणले गर्दाखेरि मैले तपाईँलाई एउटा मोबाइल नम्बर प्रोभाइड गरेको छु अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र र यतिखेर अर्को पनि एसएमएस लिन चाहन्छु मि उमेश विष्ट हाँडी खोला एक चक्करीबाट दादा खाना भयो त एन्ड मेरो lovely friend Anis Ghalan Susmita Asmita Adhikari Srijana Rajkumar Ranjana Rojin Bipana Kamal Milan Krishna and दादालाई love you and miss you भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच उमेशजी तपाईँलाई पनि मेरो तर्फबाट मिठो सम्झना आगामी दिन पनि यस्तै एसएमएस गर्दै गर्नुहोला थुप्रै साथीहरूको एसएमएस आइरहेको आइरहेका छन् यतिखेर अर्को एसएमएस पढ्न चाहन्छु मुस्कान शर्मिला थिङ हाँस्न त सिके तर आँसु रहेछ जिन्दगी हाँस्न त सिके तर आँसु रहेछ जिन्दगी बाँच्न त सिके तर दुःख रहेछ जिन्दगी बाँचुन्जेल त गरी खानु पर्यो तर मुस्किल रहेछ जिन्दगी भन्नुभएको छ शर्मिला मुस्कान शर्मिला थिङजीले हामीलाई एसएमएस गर्नुभएको छ मुस्कानजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र थुप्रै साथीहरूको एसएमएस आइरहेका छन् अर्को एसएमएस पनि यतिखेर पढ्न चाहन्छु अर्को एसएमएस थुप्रै छन् साथीहरूको एसएमएसहरू एसएमएस आइरहँदाखेरि सराय सराय गर्छ त्यही भएर मलाई पढ्न पनि अलिक गाह्रो भइरहेको छ यतिखेर अर्को एसएमएस आइएम सानु लामा फ्रम गोगनपानी रात्रिकालीन नमस्ते दादा एन खाना खानुभयो त दादा एन्ड आज मिको सन्देश भन्नुपर्दा मेरो टाढा रहनु भएको बब्बाललाई र केटिएममा रहनुभएको दादालाई miss you and love you भन्न चाहन्छु ओके दादा take care good night bye दा भन्नुभएको छ थ्याङ्क यू सो मच सानुजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएसहरू छन् थुप्रै एसएमएसहरू आइरहेका छन् म क्रमशः पढ्ने विचारले गर्दाखेरि अगाडि आएका एसएमएसहरूलाई छोड्दै पछ सुरुमै आएका एसएमएसहरूलाई पढ्दैछु पछि आएका एसएमएसहरूलाई पछि नै लिने गरी यतिखेर अर्को एसएमएस जीवन अनुभवहरूको एउटा यात्रा भन्छन् जीवन अनुभवहरूको एउटा यात्रा भन्छ हो माया त्यही यात्रामा एक असल यात्री भएर विभिन्न वस्तुहरूको अवलोकन गर्दैछु र मनलाई र मलाई आशा छ केही एक दिन कुनै एक दिन त्यही यात्रा गर्दा गर्दै मलाई हरदम आफ्नो मान्छे ठान्ने साथी असल साथी भेटिनेछ भन्नुभएको छ थ्याङ्क यू सो मच साथी तपाईँलाई यो एसएमएसको लागि तपाईँको नाम चाहिँ रहेन छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि एसएमएस गर्दै गर्नुहोला त्यसै गरी अर्को साथीहरूको पनि एसएमएस आइरहेका छन् यतिखेर अर्को एसएमएस पढिहाल्छु म हाई चन्द्र दादा दर्शन नमस्ते हामी सन्चै हुनुहुन्छ भन्नुभएको छ अवश्य पनि सन्चै छु तपाईँलाई पनि सन्चै होला मि मनिष लामा म कनपुरबाट आज मेरो सन्देश टाढिनु भएको प्यारे युनिसाजीलाई miss you and love you र हजुरलाई पनि ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको सन्देश सायद युनिसाजीले पनि पाइसक्नु भएको छ साथी एसएमएसको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को एसएमएस पठाउनु भएको छ यतिखेर एसएमएस पढ्दैछु हेलो चन्द्र दादा माम भयो त एन्ड सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु खाना पनि भइसकेको छ मिस यु दादा इट्स मी पूजा हेटौँडा छब्बिसबाट आज मेरो सन्देश भन्नुपर्दा मेरो मुठु युवराजलाई मिस यु लभ यु भन्छु एन्ड दादा टाढा हुनुहुन्छ मिस गरिरह गर्नु नै माया रहेछ त्यसैले रियली आई लभ यु भन्छु भाइ दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच पूजाजी तपाईँको एसएमएसको लागि अवश्य पनि हामी कहिलेकाहीँ बाध्यताले टाढा हुन्छौँ एकअर्काबाट भौगोलिक रूपमा टाढा हुन्छौँ तर जति टाढा रहे तापनि हामी सदैव एकअर्काको नजिक रहने प्रयास गर्नुपर्छ आफ्नो मान्छेलाई सदैव माया गर्ने प्रयास गर्नुपर्छ थ्याङ्क सो मच पूजाजी तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ यतिखेर अर्को पनि एसएमएस पढ्न चाहन्छु हाई चन्द्रजी रात्रिकालीन नमस्कार म फुलमाया हेटौँडा पन्ध्र सिमपानीबाट मेरो एसएमएस छ सागरको लागि हाई सागर नरिसाउन है I love you you miss your you your Mrs Phulmaya भन्नुभएको छ थ्याङ्क सो मच फुलमायाजी तपाईँको यो एसएमएसको लागि अवश्य पनि तपाईँको सागरसम्म यो एसएमएस पुगिसकेको छ थ्याङ्क सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ एसएमएस लेख्नु भएको छ हेलो दादा मिस सिरु मगर दादा आज मलाई कति कल ट्राई गरेँ बट लाग्दै लागेन सो स्याड दा आजको दिनमा पनि हजुरसँग बोल्न अनि शुभकामना दिन पाइनँ गएको सालमा भन्दा आगामी सालहरूमा अझ सफलता मिलोस् यही छ है दा शुभकामना भन्नुभएको छ थ्याङ्क यू सो मच सिरुजी तपाईँको यो कामनाको लागि सदैव हामीलाई यत्तिकै माया होला के गर्ने फोन सबैको लाग्दैन सबै साथीहरूले ट्राई गरिरहनु भएको हुन्छ एकैछिन एकैचोटि र धेरै साथीहरूले एसएमएस गरिरहनु भएको छ हामीलाई एसएमएस सर्भरले पनि आज दुःख दिएको छ एसएमएस सर्भरले दुःख दिएको कारणले गर्दाखेरि तपाईँका एसएमएसहरू एसएमएस सर्भरमा धेरै गएको होला चार चार दुई दुईमा र सरी भन्छु तपाईँका ती एसएमएसहरू मैले पढ्न सक्दिनँ किन भन्दा एसएमएस पोर्टल नै खुलेको छैन यतिखेर र त्यसको लागि भने मैले तपाईँलाई एसएमएस गर्ने नम्बर दिएको छु अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले एसएमएस गर्न सक्नुहुन्छ अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अगाडि यमयम लेख्न चाहिँ नभुल्नुहोला यो जानकारी तपाईँलाई दिएँ मैले र यतिखेर तपाईँको अर्को एसएमएस पढ्न चाहन्छु हाई दादा के छ खबर फ्रम भैँसे आठ नयाँ गाउँबाट रोज लामा आज लेख्दैछु मेरा केही आफ्नै सृजना सायरीहरू अल आफन्तजनहरूको लागि भन्नुभएको छ लामो छ जिन्दगीको बाटो जीवन छ छोटो गर्नु छ धेरै सम गर्नु छ धेरै धेरै समय छ थोरै जीवन एउटा सङ्घर्ष हो कहिले हार नखानु शिक्षा हाम्रो जीवन हो शिक्षालाई कहिले नछोड्नु जीवन छोटो गर्नु छ धेरै लामो छ जिन्दगीको बाटो समय छ थोरै बाई दादा सियु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँलाई यो एसएमएसको लागि रोजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ हेलो दादा मि मिरा घलान फ्रम हर्नमाडीबाट अल माई फ्रेन्ड्सलाई मिस यु भन्न चाहन्छु अनि मितिनीलाई सम्झिन चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच मिराजी तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएस एसएमएसहरूको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ एसएमएसमा हाई दादा खाना भयो त आइएम सेविका रिजाल हेटौँडा नौ लामसुरेबाट म मेरो सुजन दादा एन्ड सुनिता सिस टाढा हुनुभएकोमा मा हुनुभएको छ अह हुनुभएको छ म मेरो दादा एन्ड दीलाई धेरै सम्झिरहेको छु I miss miss miss you दा एन्ड दी सकेसम्म घर चाँडै आउनुहोला म हजुरहरूको प्रतीक्षा गर्दैछु तपाईँको बहिनी सेविका ओके थ्याङ्क यू भन्नुभएको छ थ्याङ्क यू सो मच सेविकाजी तपाईँको यो एसएमएसको लागि त्यसै गरी थुप्रै साथीहरूको एसएमएस बाँकी छन् अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा यतिखेर अर्को एसएमएस छ it's me Phul Lama from Chhatiwan चार हिरामुनि हिरामुनि लेख्नु भएको छ एन हावार यु दादा भन्नुभएको छ सन्चै छु माई मम घरमा एक्लै हुनुहुन्छ आई मिस यु मम भन्दै love you mom and my all my फ्रेन्डलाई मिस गर्दैछु भन्न चाहन्छु माई फ्रेन्ड सुभाषलाई मिस यु भन्न भन्दै बाई बाई दा भन्नुभएको छ थ्याङ्क यू सो मच फुलजी तपाईँलाई यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरूको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ अह पुतली एउटा किरा होइन फुलबारीको गहना हो प्रेम गर्नु पाप होइन दुई दुई आत्माको चाहना हो भन्नुभएको छ हेलो दादा खानपान भयो त भन्नुभएको छ भइसकेको छ मिसनी र मुक्तान रातमाटेबाट एन्ड अशोकलाई love you and miss you and मिको ए टु जेड फ्रेन्डहरूलाई पनि मिस यु भन्छु दादा ओके बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि र तपाईँको आफ्नो मान्छेले पनि यो एसएमएस पाइसक्नु भएको छ थुप्रै साथीहरूको एसएमएस पढिरहेको छु म यतिखेर अर्को एसएमएस यतिखेर लिन चाहन्छु दुईचोटि एसएमएस पठाउनु भएको हो क्यारे उहाँले लेख्नु भएको छ my all friend Sabi Sumi Laxmi सरी सरी सरिशेष कुमारी सन्जु विपना ब्रो कुमार मनिष सुभाष अललाई love you miss you and Yash नरिसाउनु ल प्लिज भन्नुभएको छ त्यसै गरी प्लिज मी निमा शेष एन्ड माई हट यस आज मेसँग रिसाइरहेछ आइएम सरी प्लिज नरिसाउनु ल I miss you I love you I love you Yash Bhainse आठ किटिनीबाट कल्पना थिङ भन्नुभएको छ कल्पनाजी थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू हाम्रो हातमा परोस् यही अपेक्षा गर्छु यतिखेर अर्को पनि एसएमएस पढ्न चाहन्छु शुभम प्रसाई फ्रम कमल डाँडाबाट मेरो कुरा के हो भने आई वान्ट टु से म मेरो दिदी एन्ड मेरो फ्यामिलीलाई धेरै माया गर्छु अहिले मेरो दिदी मसँग रिसाइरहनु भएको छ so I want to say sorry to her भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अवश्य पनि तपाईँको दिदीले पनि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ भने दिदी प्लिज नरिसाउनुहोला शुभमजीले तपाईँलाई धेरै सरी मागिरहनु भएको छ माफ गरिदिनु होला आफ्नो भाइलाई थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सुगम शुभमजी त्यसै गरी अर्को एसएमएस छ अह अर्को एसएमएस गर्नुभएको छ यतिखेर साथीले हाई एन्ड दर्शन दर्शन नमस्ते चन्द्रजी म हेटौँडा चौध पदमपोखरीबाट रामकुमार मोक्तान हो एन्ड चन्द्रजी मलाई यो कार्यक्रम धेरै मन पर्यो धेरै खुसी लाग्यो चन्द्रजी बट यो कार्यक्रम सुन्नेहरूलाई धेरै धेरै सम्झेको छु भनिदिनु है चन्द्रजी miss you and love you भन्न चाहन्छु चन्द्रजी अहिले छुट्टिन्छु छुट्टिन चाहन्छु गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि कार्यक्रम मन पराइदिनु भएको छ थ्याङ्क यू सो मच र सबै साथीहरूलाई उहाँले सन्देश पनि छोड्नु भएको छ तपाईँको यस्तै एसएमएसहरू आगामी दिन पनि आउँदै गरोस् यसको अपेक्षा छ मलाई यतिखेर अर्को एसएमएस छ हेलो रात्रिकालीन अभिवादन दा मि प्रार्थना फ्रम हेटौँडा दा आज म यो मुटुदेखि मुटुसम्म कार्यक्रम मार्फत निष्ठुरी आरलाई सो कङ्ग्रेचुलेसन योर दाम्पत्य लाइफ्स विस भन्न चाहन्छु दा भन्नुभएको छ मायामा किन यस्तो हुन्छ कहिलेकाहीँ आफैलाई प्रश्न पनि गर्न मन लाग्छ माया एउटासँग बिहे अर्कोसँग भन्ने एउटा गीत पनि छ अन्जु पन्तको साँच्चै नै कहिलेकाहीँ मायामा यस्तै हुन्छ तर जे होस् तपाईँले उहाँको सफल दाम्पत्य जीवनको कामना गर्नुभएको छ खुसी लाग्यो आफ्नो मान्छेले जतिसुकै घात गरे पनि आफ्नो मान्छेको बाध्यताहरू पनि होलान् आफ्नो मान्छे टाढा भए पनि उहाँको सु शुभ कामको तपाईँले अपेक्षा गर्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ थुप्रै एसएमएसहरू आइरहेका छन् अन्ठानब्बे अन्ठानब्बे भन्दा पनि उहाँले नाम लेख्नु भएको रहेछ हाई दाजु इट्स मी रोमी फ्रम मैले नम्बर चाहिँ भन्ने गरेको छैन है साथीहरूलाई जानकारी गराएँ नम्बर भन्दिनँ म दाजु it's me Romi from Sigreni मेरो मुटुको धड्कनलाई I love you and miss you so much भनिदिनु है ओके दा गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क सो मच रोमीजी तपाईँको एसएमएसको लागि र रोमीजीको आफ्नो मान्छे तपाईँ रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा हर्चको कार्यक्रम मुटुदेखि मुटुसम्म मार्फत मेरो यो आवाज सुन्दै हुनुहुन्छ भने रोमीजीले तपाईँलाई सम्झिरहनु भएको छ यो सन्देश तपाईँसम्म पुर्याएँ मैले थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस चाहिँ यतिखेर लेख्नु भएको छ हेलो दादा पूजा तामाङ फ्रम हेटौँडा सत्र सानो सुखौलीबाट मेरो मुटुको मान्छे बी एन्ड माई अल फ्रेन्ड्सलाई miss you and love you भन्न चाहन्छु good night and have a sweet dream my lovely brother भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसका लागि लभली बी लेख्नु भएको होला सायद उहाँले बी लेख्नु भएको छ उहाँको बीले पनि यो कार्यक्रम सुनिरहनु भएको होला भन्ने मलाई अपेक्षा छ त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ हाई दादा खाना खानुभयो त दादा सन्चै हुनुहुन्छ आइएम एम सुस्मिता घलान म हेटौँडा उन्तिस नेवारपानीबाट अनि मेरो प्यारो फुपूलाई र केशव दाईलाई miss you and love you भन्न चाहन्छु अनि मेरो प्यारो परिवारलाई धेरै लभ यु भन्न चाहन्छु मेरो प्यारो साथीहरूको नेम मिना मनिला दीक्षा प्रकाश अन्जानलाई मिस यु भन्न चाहन्छु ओके गुड नाइट दादा radio server ninety two point five mega हर्ट्सलाई भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि साथी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरूको हामी अपेक्षा गर्छौँ यसै गरी अर्को एसएमएस छ हाई दादा इट्स मी उर्मिला अँ इट्स मी उर्मिला मोक्तान खाना भयो त दा मेरो अल फ्रेन्डहरूलाई मिस एन्ड लभ यु भन्न चाहन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र आज मलाई अचम्म लागिरहेको छ नौ बजेर चौवालिस मिनट गइसकेको रहेछ तर तपाईँको एसएमएसहरू सकिरहेको नै छैन र साथीहरूलाई अब चाहिँ भने आग्रह गर्छु अब एसएमएस नगर्नुहोला जति साथीहरूले गर्नुभयो तपाईँको एसएमएसहरू म लिनेछु र धेरै साथीहरूको कमेन्ट पनि बाँकी छन् तपाईँको कमेन्टहरू पनि पढ्नुपर्छ मैले र साथीहरू अब भने एसएमएस नगरिदिनु होला मैले यो आग्रह गरेँ र यतिखेर थुप्रै साथीहरूको कमेन्ट छ लेख्नु भएको छ विमला तामाङजीले हाई दादा सन्चै हुनुहुन्छ मेरो एसएमएस भन्नुपर्दा राजलाई miss you and love you so much भन्दै छुट्टिन्छु दा गुड नाइट अल फ्रेन्ड्सलाई मिस गरेको छु भनिदिनु ल दाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ कमेन्ट गर्नुभएको थियो उहाँले <laughs> तामाङनी छुच्ची काली ए छुची काली होला सायद छुची काली नै जस्तो लाग्यो आज रेडियोमा प्रोग्राम मुटुदेखि मुटुसम्म आउँदैन भनेर सोध्नुभएको रहेछ कार्यक्रम मुटुदेखि मुटुसम्म आइसकेको छ है यतिखेर तपाईँको कमेन्टहरू पढ्न चाहन्छु कमेन्ट गर्नुभएको छ मैले तपाईँको हुन त ढिला चाँडो होला तर मैले सुरुदेखि नै फेसबुकको नियमअनुसार नै सिरियली पढ्दैछु यतिखेर कमेन्ट गर्नुभएको छ ढकाल धर्मराजजीले I love you my sweet heart Situ miss you so much भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ हाई चन्द्रदा how are you me Alina Syangbo from Hetauda Alina हो या एलिना मैले नाम गलत उच्चारण गरेको गरेको भए सरी एएलआइएनए लेख्नु भएको छ अलिना भनेर पढेँ मैले चाहिँ है मुटुदेखि मुटुसम्म मार्फत आज यस प्रोग्राममा म्यासेज गर्नुहुने रेडियो सर्भरलाई माया गर्नुहुने सम्पूर्ण साथीहरूलाई मिस यु भन्न चाहन्छु एन्ड स्पेसली दादा मेरो ममलाई लभ यु मम यो यो the best mom ever you are the best mom ever भन्दै हजुरलाई पनि मिस यु दा and good night take care भन्दै बाई भन्न चाहन्छु ओके दाई बाबा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट uh, गर्नुभएको छ तामाङ छुच्ची सुबिजीले शरीरभित्र मुटु छ मुटुभित्र माया शरीरभित्र मुटु छ मुटुभित्र माया आँसुभित्र वेदना आँखाभित्र आँसु छ आँसुभित्र वेदना भन्नुभएको छ हेलो एन दादा नमस्ते मिसुबी फ्रम हनमाडी साथबाट रेडियो सर्भरलाई धेरै धेरै जन्मदिनको शुभकामना एन्ड सधैँ सफलताको शिखर चुम्न चुम्न सफल होस् मनमुठुमा बस्न सफल रहोस् यही छ मेरो कामना ओके दा गुड नाइट बाई भन्नुभएको छ थ्याङ्क सो मच सुविजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ लेख्नु भएको छ रोमी अर्जितजीले हेलो दादा यो कालो रात्रिकालीन रातको मिठो सम्झना छ है दादा अनि तपाईँको आज यो प्रोग्राम नआउला कि भनेर धेर डराइरहेको थिएँ बट अहिले चाहिँ सुन्न पाएँ खुसी लाग्यो दादा अनि खाना खानुभयो त म ऊ हुँ तपाईँकै आत्मीय साथी सन्तोष नगरकोटी हटियादेखि रेडियो सर्भर प्रेमी अनि सधैँ झैँ आज पनि म मायाको मायाको गर्दै माया मायाको एसएमएस मायाको लागि एसएमएस गर्दैछु साँच्चै दादा यो माया भन्ने चिज पनि कस्तो हुँदो रहेछ अघि मैले नै कसैलाई पहिलोचोटि देखेको देखेको नजरमै उसलाई मैले मन पराइसकेको थिएँ मुटुमा सजाएको थिएँ र अहिलेसम्म नै मेरो मन उसको अह अह उसको अगाडि रोक्छ न त भुल्न सक्छु न त उसको त्यो सुन्दर मुहार नै बिर्सन सक्छु भएन त दादा मैले उसलाई पनि पाउन पनि सकिनँ सक्दिनँ भुल्न नि सक्दिनँ दादा के यही हो त माया दादा okay good night take care miss you भन्नुभएको छ साँच्चै नै माया ठ्याक्कै यही हो भनेर परिभाषा गर्न पनि गाह्रो जति बेला पीडा हुन्छ त्यति बेला पीडा नै हो माया जति बेला खुसी हुन्छौँ त्यतिखेर खुसी नै हो माया जब आँसु र हाँसोको सम्मिश्रण हुन्छ सम्मिश्रण हुन्छ त्यति बेलाको एउटा फिलिङ्स जन्मन्छ भावना त्यो भावना नै हो माया मलाई यस्तो लाग्छ हेलो दाइ दर्शन मी राज थोकर भन्नुभएको छ राज्यले कमेन्ट गर्नुभएको छ मलेसियाबाट आजको आजको यस कार्यक्रम मार्फत मेरो मुटुको टुक्रा बसन्ती लामालाई miss you and love you भन्न चाहन्छु र साथमा अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ तान्जेन तामाङजीले कमेन्ट गर्नुभएको छ चन्द्रजी मेरो केही भावना लेख्न मन लाग्यो आफ्नो मायालुको सम्झनामा बिताएका पलहरूको एउटा छुट्टै सुखको अनि खुसी अनुभव हुँदो रहेछ मायालुको केही इच्छाहरू चाहेर पनि पुरा गर्न नसकिँदो रहेछ पीडा नसकिँदा पीडा छुट्टै कहिले नबिर्सिने दुखी क्षणहरू हुने रहेछ अनि चन्द्रजी केही कुरामा उनैको इच्छा भए पनि ती कुरा गर्नबाट रोक्नु पर्दा पीडा त हुन्छन् तर बाध्यता पनि छ शरीर कालो तिम्रो केही इच्छालाई रोक्नु बाध्य भएको छु भन्नुभएको छ थ्याङ्क यू सो मच तानजी अवश्य पनि तपाईँको आफ्नो मायालुले यो कार्यक्रम मुटुदेखि मुटुसम्म सुनिरहनु भएको छ मलाई विश्वास छ र उहाँले तपाईँलाई छिट्टै एसएमएस गर्नुहुनेछ र तपाईँहरूको मायामा सदैव यत्तिकै ऊर्जावान मायाका लहरहरू चलिरहोस् यही कामना छ यतिखेर अर्को कमेन्ट गर्नुभएको छ माया तामाङजीले दा नमस्ते सन्चै हुनुहुन्छ एन्ड खाना खानुभयो त दादा it's me Maya Tamang from Hetauda यो रात्रिकालीन मिठो कल्पना यो सर्भर एफएम यसरी नै अगाडि बढिरहोस् आई एम सो स्याड दा यो मायाले गर्दा ओके भाइ दा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र साथीहरू धेरै दुःखी नहुनुहोला र तपाईँलाई जानकारी पनि दिउँ सकेसम्म यही हप्ताबाट कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्म मार्फत नै म अलिकता एनाउन्स गर्न चाहन्छु सके सकेसम्म यही हप्ताबाट कार्यक्रम बितेका पलहरू पनि कन्टिन्यू हुँदैछ पुनः र तपाईँले आफ्नो सन्देशहरू तपाईँका लाइफ स्टोरी घ पारिवारिक कथा अथवा तपाईँको प्रेम सम्बन्धी कथा लेखेर मलाई यही मेरो व्यक्तिगत फेसबुक एकाउन्टमा अथवा रेडियो सर्भरको एकाउन्टमा म्यासेज गर्न सक्नुहुन्छ पब्लिकली तपाईँले कमेन्ट गरिरहनु आवश्यक छैन तपाईँलाई नाम गोप्य राख्न चाहनुहुन्छ भने तपाईँले हामीलाई कमेन्ट मार्फत एसएमएस मार्फत गर्न सक्नुहुन्छ यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु रोनी चौधरीजीले हेलो दाई it's me Bandhan Chaudhary from Hupra म आफ्नो शुभ साथीलाई good night and miss you lots भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि थुप्रै साथीहरूको कमेन्ट छन् अब साथीहरूको कमेन्ट पो पढेर नभ्याइने हो कि पचास भइसकेको छ एसएमएस पनि छ र यतिखेर अर्को कमेन्ट पढ्न चाहन्छु हेलो दादा नमस्ते सन्चय हो नि दा म अनु तामाङ थोकर हेटौँडा बाह्रबाट आज मेरो सन्देश इन्द्रमान दालाई ह्याप्पी बर्थडे भन्न चाहन्छु अनि आज कान्छालाई धेरै मिस गरिरहेको छु भन्छु एन्ड राज तामाङ सबिना बबिता दिपा अविरल प्रेमी एन्ड अल फ्रेन्ड्सलाई मिठो माया सम्झना भन्न चाहन्छु लभ यु कान्छु बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र तपाईँका थुप्रै कमेन्टहरू बाँकी छन् अझै पनि म सकेसम्म तपाईँ कमेन्टहरू लिन्छु सायद भ्याउँदिनँ होला तपाईँका कमेन्टहरू लिन म नामहरू भने लिनेछु र यतिखेर मसँग कतिवटा एसएमएस आइसकेको छ भन्नु है धेरै साथीहरूको एसएमएस आइसकेको रहेछ लगभग अहिले एसएमएस कतिवटा छ अझै अनरिड एसएमएस भनेर उन्तिसवटा देखाइरहेको छ मैले कसरी पढ्ने होला मलाई दुःख लागेको छ आगामी हप्ता म तपाईँको एसएमएसहरू पढ्छु अहिले चाहिँ जति भ्याउँछ त्यति मात्रै पढ्छु है त साथीहरू यतिखेर एसएमएस छ हेलो दादा खानुभयो त मि नमराज स्याङ्बु हेटौँडा शिखर पानीबाट मेरो दिदी जेनिसा एन्ड कान्छे रेखालाई आई लभ यु र धेरै सम्झिरहेको छु भन्न चाहन्छु दादा हजुर भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ दर्शन दादा म सबिना भैँसी छबाट मेरो प्यारो मेरो प्यारी नन्द बसन्ती र राज थोक्करको माया सफल होस् यही कामना गर्दैछु बसन्ती अह भन्दै छुट्टिन्छु ओके गुड नाइट दा म सबिना भैँसी छबाट फ्याफुलाही मेरो प्यारो छोरा सन्दीपलाई मिठो सम्झना र माया भन्न भन्न चाहन्छु भन्नुभएको छ त्यसै गरी उहाँले लेख्नु भएको छ मेरो साथीहरू बसन्ती युनिसा सुनिता पूजा दिपा मिना अमन विनोद विजय अस्मिता विपना राज एसपी लामा अविरल प्रेमी रोमियो अर्जित सबिन दाहाल अप्सना अनु सबैलाई मिस यु भन्दै छुट्टिन्छौ के बाइदा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म उदास श्रेष्ठ लेख्नु भएको छ थ्याङ्क यू सो मच उदासजी यति मात्र लेख्नु भएको छ तपाईँले एसएमएसमा त्यसै गरी अर्को एसएमएस छ नमस्ते दादा सन्चै me Anju Lama from Hetauda my friend Pavitra ब्लोन कुसुम लामा फुच्चिकालीलाई पत्र पाइसके तिमीले पठाएको धेरै माया and miss you all my friends good night दा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा सन्चै हुनुहुन्छ आइएम सुषमा लामा फ्रम हाँडी खोला साथबाट मेरो सन्देश सर्वप्रथम त हजुरलाई अनि अल फ्रेन्डलाई love you and miss you भन्न चाहन्छु दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस पठाउनु भएको छ हाई दादा खाना खानुभयो त मि प्रजुला तामाङ फ्रम पदमपोखरीबाट म अल फ्रेन्डहरूलाई मिस भन्न चाहन्छु ओके बाई गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ नमस्ते चन्द्र दादा मि भैँसे आठ नयाँ गाउँदेखि सुमन नेगी अनि के छ दादा हजुरको खाना भयो त दादा किन एसएमएस पुरा आउँदैन कति धेरै <laughs> उहाँले लेख्नु भएको रहेछ अघि नै मैले पढिसकेको छु हाई दादा नमस्कार म भैँसे आठ नयाँ गाउँबाट दिपक नेगी मेरो प्यारो कल्पनालाई नरिसाउनु भन्न चाहन्छु I love you so much Kalpana हुनुहुन्छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दादा के छ आँसु दिनेलाई माया गर्नु हाँसु दिनेलाई होइन साथ दिनेलाई विश्वास गर्नु धोका दिनेलाई होइन नयन आज भोलि त मदेखि किन टाढा भएको सो म सावित्री अह पिप्ले पाँचबाट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ मलाई साथीले हाई दादा आई एम मन कुमार फ्रम भैँसे छ मनभित्रको साथी यम आहा लाई मिस यु लभ यु भन्न चाहन्छु बाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नु भएको छ समय एकदमै कम छ कसरी सिद्धाउने होला मलाई चाहिँ एकदमै डर लागिरहेछ यतिखेर अर्को एसएमएस हाई दादा मि मुना हटियाबाट दा यो माया भन्ने चिज पनि कस्तो होला है कहिले खुसी दिन्छ अनि कहिले आँसु मेरो जिन्दगीमा खुसी बने आयौ तिमी अब यो खुसीलाई आँसु बने आँखाबाट नझारिदिनु नझारिदिनु ल आई लभ यु सुरेश दा म उसलाई धेरै आई लभ यु सुरेश दादा म उसलाई धेरै माया गर्छु उसलाई भनिदिनुहोस् न ल प्लिज भन्नुभएको छ सुरेशजी तपाईँलाई धेरै माया गर्नुहुन्छ मुनाजीले यस्तै भनिरहनु भएको छ उहाँलाई पनि यतिकै माया दिनुहोला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि थुप्रै साथीहरूको एसएमएस बाँकी छन् कमेन्ट बाँकी छन् एसएमएस अर्को लिँदैछु हाई दादा के छ खबर खाना भयो त माहाडी खोलाबाट सुनिता थिङ आजदेखि सर्वर एफएमले एक वर्ष पुरा भएछ दुई वर्षमा प्रवेश गर्दै रहेछ अब आउने प्रोग्रामले सफलता मिलोस् भन्दै शुभकामना दिन चाहन्छु and all friend I miss you and love you okay bye good night भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस पठाउनु भएको छ यतिखेर लेख्नु भएको छ दादा आई मिस यु आज प्रोग्राम सुन्न पाएँ खुसी लाग्यो दादा यो प्रोग्राम सधैँ सुन्ने गर्छु मलाई एकदम मनपर्छ दादा मुस्कान शर्मिला थिङ बसमाडी छ दुःख सबै जिन्दगीको सहारा रहेछ सुख त केवल एक पल बाँच्नुपर्ने जिन्दगीमा आँसुले मुख धोएर एक पल मान्छेको जीवन यात्रा लामो छ सुख रहेछ एक पल भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि यतिखेर अर्को एसएमएस छ एकदमै समय कम छ एसएमएस पढ्दैछु एसएमएसमा लेख्नु भएको छ लेख्नु भएको छ जीवन के हो जिएर हेर आगो के हो छोएर हेर आँसु के हो रोएर हेर दुःख के हो भोगेर हेर बिर्से बिर्सेर अह बिर्सेर गरी आ विशेष गरी आरलाई लभ यु भन्नुभएको छ सोनुजीले थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि सोनुजी त्यसै गरी सोनुजीले अगाडि लेख्नु भएको कुरा चाहिँ मैले पढ्न छुट्याएँ जस्तो लाग्यो उहाँले लेख्नु भएको छ अह मकवानपुर भैँसेबाट सोनु अह लेख्नु भएको रहेछ थ्याङ्क यू सो मच अर्को एसएमएस छ थुप्रै एसएमएस छ बाँकी रह्यो अर्को साथीहरूले पनि गरिरहनु भएको कि जस्तो लाग्यो अब चाहिँ नगरिदिनु होला मैले अघि नै आग्रह गरेको थिएँ यतिखेर अर्को एसएमएस छ अह अह नमस्ते चन्द्र दाजु सन्चै हुनुहुन्छ म बसन्ती घिसिङ आज यो मुटुदेखि मुटुसम्मको प्रोग्राम मार्फत मेरो मनभित्रको मान्छेलाई मुटुभरिको माया अनि अटुट सम्झनाका केवल परदेशी राज तामाङका लागि हेलो दाजु मि बसन्ती घिसिङ आज सर्भर एफएम बर्थडे भएकोले सर्भर एफएमलाई ढिलै भए पनि happy birthday to you server FM missing you server love you server Asmita घिसिङ आज प्यारिसिस बसन्ती घिसिङलाई लभ यु भन्छु अनि म साथीहरूमा सबिना सुमिना दिगुजा त्यसै गरी राजलाई मिठो माया भन्दै छुटिन्छु बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र थुप्रै साथीहरूको एसएमएस बाँकी रह्यो अब भने म एसएमएस लिन सक्दिनँ साथीहरू थ्याङ्क यू सो मच जति पनि साथीहरूले एसएमएस गरिदिनु भयो तपाईँको एसएमएसहरू आगामी दिनमा राख्नेछु र यतिखेर कमेन्ट गर्नुहुने साथीहरूको नाम सरसर्ती लिन चाहन्छु थुप्रै साथीहरूले कमेन्ट गर्नुभएको थियो तर मैले तपाईँको कमेन्टहरू पढ्न पाइनँ दुःख लाग्यो स्वर पनि बसिसकेको छ है पढ्दा पढ्दा बिमलाजीले हामीलाई सम्झिरहनु भएको छ सुबिजीले पनि सम्झिनु भएको छ थ्याङ्क यू सो मच बिमलाजी सुबिजी त्यसै गरी कमेन्ट गर्नुहुने अरू साथीहरू हुनुहुन्थ्यो कमेन्ट गर्ने अरू साथीहरूमा म यहाँनिर नाम सर पढ्न गइरहेको छु तानजीको पढेँ मैले मायाजीको पनि पढेँ अनुजीको पढेँ त्यसै गरी कुलुङ योगन राई हुनुहुन्छ थ्याङ्क यू सो मच कुलुङजी विमन सेन्चुरी हुनुहुन्छ थ्याङ्क यू सो मच रोमे uh, अर्जीजीले पुनः गर्नुभएको रहेछ थ्याङ्क यू सो मच बिनु स्पन्दन राईजीले गर्नुभएको छ थ्याङ्क यू सो मच सिन्तान अनुषाजीले गर्नुभएको छ थ्याङ्क यू सो मच अनुषाजी मम्माज कुइनले गर्नुभएको छ thank you so much Dipesh खवासले गर्नुभएको छ थ्याङ्क यू सो मच दिपेशजी त्यसै गरी युनिसा थिङले गर्नुभएको छ थ्याङ्क यू सो मच युनिसाजी त्यसै गरी जेनिज केसीले गर्नुभएको छ थ्याङ्क यू सो मच जेनिसजी तपाईँको यो मायाको लागि आगामी दिनमा तपाईँको यस्तै कमेन्ट र एसएमएसहरूको हामीले अपेक्षा गरिरहेका हुनेछौँ भन्दै आजको कार्यक्रमको यो बसाइबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुट्टिनु दिन चाहन्छु हवस् त नमस्ते शुभरात्री